नमस्कार अनि हार्दिक हार्दिक स्वागत गर्न चाहन्छु कार्यक्रम आधुनिक यात्राको अर्को एउटा नवीन श्रृङ्खला लिएर आज पनि तपाईँलाई भेट्न हामी आइसकेका छौँ प्रविधि कक्षमा हुनुहुन्छ यति बेला राज अनि तपाईँको साथमा तपाईँसँगै छु म प्रतीक्षा तपाईँलाई थाहा नै आधुनिक यात्राको यो श्रृङ्खला लिएर हामी हरेक हप्ताको तिन दिन आउँछौँ सोमबार बुधबार र शुक्रबार आज शुक्रबार यो श्रृङ्खला हो र यो श्रृङ्खलामा रहेर विशेष गरी मैले भर्खरै बजारमा आएका गीत सङ्गीतहरू जुन गीत सङ्गीत अहिले नेपाली सुगम सङ्गीतको क्षेत्रमा अझ भनौँ आधुनिक गीत सङ्गीतको क्षेत्रमा चर्चामा आउने क्रम जारी छ चर्चामा रहिराखेका छन् अझै चर्चित हुने क्रम जारी छ ती गीत सङ्गीतहरू तपाईँको माझमा लिएर आइसकेका छौँ र आधुनिक यात्राको यो श्रृङ्खला तपाईँले यति बेला रेडियो अर्पण एक सय चार थुप्रो पाँच मेगाहरूको साथमा इन्टरनेट अनलाइनको W W W dot radio Arpan dot com login गरेर पनि विश्वको जुनसुकै कुनाबाट सुनिराख्नु भएको छ आधुनिक यात्राको यो श्रृङ्खलामा विशेष गरी आज मैले अलि नयाँ नयाँ गीत सङ्गीतहरू तपाईँको माझमा लिएर आएको छु र तपाईँलाई है नै सुगम सङ्गीतका सदाबहार गीत सङ्गीत सँगसँगै सहयात्रा गराउने जमर्कोमा हामी लागिराखेका छौँ कार्यक्रम आधुनिक यात्राको सुरुवात गर्न चाहन्छु एउटा निकै नै सुमधुर निकै नै कर्णप्रिय आवाजबाट जुन आवाज नेपाली सुगम सङ्गीतको फाटमा भर्खरै पदार्पण भएको छ जुन आवाज तपाईँले सुन्नुभएको छ नेपाली सुगम सङ्गीतको फाटमा, नेपाली सुगम सङ्गीतको क्षेत्रमा एउटा सुहाउँदो आवाज जुन गीत तपाईँलाई निकै नै मनपर्छ यति बेला तपाईँको माझमा राख्छु आधुनिक यात्राको सुरुवातमै जनम जनम तिमी सातै जनमसम्म मेरो हो तिमी सातै जन्मसम्म मेरो हौ मात्र मेरो हौ तपाईँले कसैसँग यसरी नै कसम खानु भएको छ कसैसँग यस्तै बाजा गर्नु भएको छ भने तपाईँले पनि त्यो बाजा पुरा गर्नुहोला त्यो बाजा पुरा गर्नुहोस् किनकि तपाईँको बोलीमा तपाईँको विश्वासमा कसैको जिन्दगी अडिएको छ त्यसैले पनि तपाईँले हरेकका शब्दहरू अझ भनौँ जसलाई तपाईँले अन्तर आत्मादेखि चाहनु भएको छ जसलाई तपाईँले अन्तरआत्मादेखि आफ्नो भन्नुभएको छ त्यो व्यक्तिको बोलीलाई तपाईँले सधैँ शिरोधार्य गर्नुहोला सधैँ मान्नुहोला र त्यो बोलीलाई कहिल्यै पनि गलत बाटोमा जान नदिनुहोला आफ्नो वचन आफ्नो बोली सधैँ पुरा गर्नुहोला यति बेला आधुनिक यात्राको यो श्रृङ्खला तपाईँ सुनिराख्नु भएको छ रेडियो अर्पण एक सय चार थप्लो पाँच हर्समा र साथसाथै इन्टरनेट अनलाइनको W W W dot radio Arpan dot com login गरेर पनि विश्वको जुनसुकै कुनाबाट हामीलाई सुनिराख्नु भएको छ विशेष गरी सुगम सङ्गीत आधुनिक गीत सङ्गीतको क्षेत्रमा चर्चामा रहेका गीत सङ्गीतहरू तपाईँको माझमा प्रस्तुत गरिराखेका छौँ त्यसो त सुगम सङ्गीतका यी गीत सङ्गीतहरूलाई तपाईँ हामीले निकै नै माया गर्न थालेका छौँ निकै नै मन पराउन थालेका छौँ यस अर्थमा कि यी गीत सङ्गीतले पनि कहीँ न कहीँबाट तपाईँ हामीलाई छोएको छ तपाईँ हाम्रो वास्तविकतालाई बोलेको छ त्यसैले पनि यी गीत सङ्गीतसँग अझ हामी बढी नजिक छौँ अनि सुन्ने गर्छौँ र सुन्न प्रेरित पनि गर्छौँ यति बेला आधुनिक यात्राको यो श्रृङ्खलामा फेरि पनि अर्को एउटा चर्चित आवाजले तपाईँको माझमा राख्न चाहन्छु कसैसँग जोडिन्छ नाता कसैसँग तोडिन्छ तर जोड्नु भएको नातालाई तपाईँले कहिल्यै पनि नतोड्नुहोला तपाईँले सोच्नु भएको तपाईँले चाहनु भएको भन्दा अलिकति फरक तपाईँको जिन्दगी भइदियो भने तपाईँ आफैलाई अप्ठ्यारो पर्न सक्छ सायद अब गीतले पनि यस्तै भन्दैछ हाम्रो सानो घर थियो जे नहुने भनेको त्यही कुराको डर थियो आज त्यही भयो यस्तै यस्तै के के भन्दैछ यति बेला आधुनिक यात्राको व्यवसायमा राख्छु तपाईँ सम्पूर्णको लागि हाम्रो सानो घर हाम्रो सानो घर थियो एक अर्काको भर थियो हाम्रो सानो घर थियो एक को भर थियो त्यही भयो जिन्दगीमा हो त्यही भयो जिन्दगीमा जुन कुराको डर थियो जुन कुराको दर थियो हाम्रो सानो घर थियो चल्यो सँगा उड्यो कहाँ पुग्यो होला धागो चुड्यो चङ्गा उड्यो कसको भयो कुन्नी थाहा छैन गल्ती धेरै कसको भयो मधुर आवाज तपाईँले सुनिसक्नु भएको छ एकअर्काको घर थियो हाम्रो सानो घर थियो जे नहोला भनेको त्यही नै भयो जिन्दगीमा जे नहोला भनेको त्यसैको डर भयो यस्तै यस्तै गीत सङ्गीत तपाईँले सुनिसक्नु भएको छ निकै नै कर्णप्रिय छ वास्तवमा यी शब्दहरूले तपाईँ हाम्रो मनलाई सुन्छ यी शब्दहरूले कहीँ न कहीँबाट तपाईँले आफ्नो मनको भावना बोलेको हो कि जस्तो तपाईँले अनुभव गर्न सक्नुहुन्छ मैले मेरै मनको भावना बोलेको हो कि भनेर अनुभव पनि गर्न सक्छु जे होस् यी गीत सङ्गीत भनेका तपाईँ हाम्रा पिर व्यथा भावना बोल्ने एउटा एउटा माध्यम बनेका छन् जसले गर्दा पनि यी गीत सङ्गीतसँग तपाईँ हामी निकै नै नजिक छौँ अझ भनौँ सुगम सङ्गीतका यी गीत सङ्गीतलाई त तपाईँ हामीले अत्यधिक मन पराउँछौँ अत्यधिक माया पनि गर्छौँ र सुगम सङ्गीतलाई नेपाली गीत सङ्गीतलाई तपाईँ हामीले माया गर्नु पनि पर्छ हरेक खाले गीत सङ्गीतलाई माया गर्नुपर्छ नयाँ नयाँ गीत सङ्गीत मात्र तपाईँले सुन्ने पुराना पुराना गीत सङ्गीतलाई अलिकति व्यवस्था गर्ने त्यो चाहिँ तपाईँले नगर्नुहोला गीत सङ्गीत हुन् नेपाली गीत सङ्गीत हुन् नेपाली गीत सङ्गीतको संरक्षण सम्वर्धन तपाईँ हामीले नगरिदिए कसले गरिदिन्छ र यति बेला आधुनिक यात्राको यो श्रृङ्खला तपाईँ सुनिराख्नु भएको छ रेडियो अर्पण एक सय चार थुप्रो पाँच मेगाहरूको साथमा इन्टरनेट अनलाइनको W W W dot radio Arpan dot com login गरेर यति बेला फेरि पनि आधुनिक यात्राको श्रृङ्खलामा अर्को एउटा निकै नै कर्णप्रिय आवाज नै तपाईँको माझमा राख्न चाहन्छु नेपाली आधुनिक गीत सङ्गीतको क्षेत्रमा अझ भनौँ नेपाली गीत सङ्गीतको क्षेत्रमा आफूलाई अग्रपङ्क्तिमा राख्न सफल भइसक्नु भएको छ गायिका अन्जु पन्त यति बेला उनै चर्चित अनि निकै नै सुमधुर स्वरकी धनी गायिका अन्जु पन्तको स्वरमा रहेको गीत तपाईँको माझमा राख्छु तिम्रो वचनले दुखेको मुटुलाई ले दुखेको मुटुलाई दुनियाँदेखि लुकाएर राखेँ निकै नै कर्णप्रिय आवाज तपाईँले सुनिसक्नु भएको छ आधुनिक यात्राको यो श्रृङ्खला तपाईँ सुनिराख्नु भएको छ आधुनिक यात्राको यो श्रृङ्खला लिएर हामी हरेक हप्ताको तिन दिन आउँछौँ सोमबार बुधबार र शुक्रबार आज शुक्रबारी श्रृङ्खला हो र आज मैले विशेष गरी नेपाली सुगम सङ्गीतको क्षेत्रमा चर्चामा रहेका गीत सङ्गीतहरू तपाईँको माझमा प्रस्तुत गरिराखेको छु र अझै पनि धेरै गीत सङ्गीत तपाईँकै माझमा राख्ने रहर थियो अझै पनि तपाईँसँगै यिनै गीत सङ्गीत सँगसँगै तपाईँलाई सहयात्रा गराउने रहर थियो तर के गर्नु कार्यक्रमको लगभग अन्तमा आइसकेका छौँ यतिन्जेलसम्म तपाईँले आधुनिक यात्राको यो श्रृङ्खला सुनेर बस्दिनुभयो तपाईँलाई धेरै धेरै धन्यवाद त्यस्तै गरी इन्टरनेट अनलाइनको W W W dot radio Arpan dot com login गरेर विश्वको जुनसुकै कुनाबाट तपाईँले साथ दिनुभयो तपाईँलाई पनि धन्यवाद दिन्छु र यतिन्जेलसम्मको प्राविधिक साथको लागि राजलाई धेरै धेरै धन्यवाद दिँदै आधुनिक यात्राको आजको यो श्रृङ्खलाबाट म प्रतीक्षा पनि छुटिन्छु अन्तमा तिमीले छोडी हिँड्नुभन्दा पहिले किन मरिन तपाईँको माझमा राख्दै बिदा हुन्छु हवस् त नमस्कार पहिले किन मरिनमा आशाले भन्दा पहिले किन मरिनमा तिमीले छोडी हिँड्नु भन्दा जीवन सम्झेको धेरै टाढा भयो अहिले आफ्नै जीवन सम्झेको थिए धेरै टाढा भयो अहिले यस्तो दिन आउला भनी सोचेको नै थिइनँ मैले यस्तो दिन भानी भनी सोचेको नै थिइन मैले सोचेको नै थिइन मैले तिमीलाई सिन्दुर किन्नु भन्दा पहिले किन मरिनमा तिमीलाई सिन्दुर किन्नु भन्दा पहिले किन मरिनमा आशाले रोसिनु भन्दा पहिले किन मरिनामा तिमीले छोडी हिँड्नु गुम्जिरह्यो अर्पणमा रिफ्रेस कम्प्युटर एजुकेसन प्रस्तुत गर्दछ एसएलसी बसेका विद्यार्थीहरूलाई happy discount offer Computer courses. Advanced basic courses. Advanced basic hardware. Diploma in digital accounting. Diploma in digital desktop designing. Diploma in e-commerce engineering. Diploma in hardware and networking. Diploma in multimedia. Language tuition classes. Bridge courses. Entrance preparation. RJ BJ training. Online job training. Our features. Well equipped lab with AC rooms. Experienced and qualified teachers. Weekly and monthly tests on every courses. special scholarship for toppers and refresh examination test and no power cut problem. Contact Refresh Computer Education, Ratanagar 2, Tari Chitwan, phone 056 562293, mobile 98550 62519, 98450 43519. पुनश्च खैरनी चार पर्सा इन्टरनेसनल कलेजको आडैमा पनि शाखा कार्यालय रहेको जानकारी गराउँदछौँ नववर्ष दुई हजार सत्तरी सालको उपलक्ष्यमा समस्त अभिभावक शिक्षक कर्मचारी विद्यार्थी तथा शुभचिन्तकहरूमा सुख शान्ति समृद्धि सुस्वास्थ्य दीर्घायु र उत्तरोत्तर प्रगतिको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दै विगतका वर्षहरूमा उत्कृष्ट नतिजा ल्याउन सफल यस moonlight English boarding school Jutpani एक भटिनीमा शैक्षिक सत्र दुई हजार सत्तरी र एकहत्तरमा कक्षा नर्सरीदेखि कक्षा नौसम्म सीमित सिटमा भर्ना खुलेको सहरस जानकारी गराउँदछौँ हाम्रा विशेषताहरू योग्य दक्ष तथा अनुभवी तालिम प्राप्त शिक्षक शिक्षिकाहरूद्वारा शान्त वातावरणमा बालबालिकाहरूलाई मनोवैज्ञानिक तरिकाले अध्यापन गराइने स्वच्छ पिउने पानी शौचालय चमेना गृह एवं पर्याप्त खेल मैदानको व्यवस्था विद्यार्थीहरूलाई जान र आउन यातायातको